छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा आज मातातीर्थ औसी आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदैछ ममताकी प्रत्येक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनको रूपमा आज वैशाख कृष्ण पछि औसीलाई मातातीर्थ औसी पर्वको रूपमा मनाइदिए आएको छ छोराछोरी छोरीले आज बिहान उठी नुहाएर आफ्नो आमालाई राम्रा लुगा लगाउन र मिठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने प्रचलन रहेको छ आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिधा दानसहित भोजन गराई दिवंगत आमाको सम्झना गर्ने प्रचलन रहेको छ आजको दिन दिवंगत आमाको सम्झनामा काठमाडौँको थानकोट नजिक मातातीर्थमा ठूलो मेला लाग्छ आमा नहुनेहरू आज बिहानै मातातीर्थमा गई स्नान गरी पूजा गर्ने चलन चलन पनि रहेको छ आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा पनि वर्णन गरिएको छ पश्चिम चितवनको गीतानगर चार आज बिहान बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् आज बिहान करिब चार बजीतिर घरभित्र बसिरहेका पचहत्तर वर्षीय हनुमन्ते सार्किला बाघले थुतेर लगि नजिकको सामुदायिक जंगलमा लगि मारेको हो यसै बिहान घर नजिकै रहेको दक्षिणकाली सामुदायिक जंगलमा हनुमन्ते सार्कीलाई खोज्न जाने क्रममा सोही ठाउँका तीस वर्षीय विकास नेउपानेलाई पनि बाघले आक्रमण गरेर गम्भीर घाइते बनाएको दक्षिणकाली सामुदायिक वनका सदस्य तथा पञ्चकन्या उच्च माविका शिक्षक संयोजक शिव अधिकारीले जानकारी दिनुभयो बाघको आक्रमणबाट गम्भीर घाइते नौपानेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ नेपाल सरकार मन्त्री परिषदको बैठक अहिले बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयले तयार पारेको मन्त्रालयगत एजेन्डाका बारेमा छलफल हुनेछ साथै चुनावी गतिविधि र चुनाव विरोधी दलहरूसँग गरिने वार्ताका विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल हुँदैछ हिजोदेखि शुरू भएको बैठकमा आजदेखि केन्द्रीय सदस्यले अध्यक्ष खनालको प्रतिवेदनमाथि धारणा राख्न शुरू गर्नेछन् अध्यक्ष खनालको प्रतिवेदनमा जेठको पहिलो हप्ताबाट शुरू हुने चुनावी अभियान चुनावमा अन्य दलसँग गर्ने सहकार्य तालमेल र पार्टीको आन्तरिक रणनीतिका विषयमा उल्लेख गरिएको छ छलफलका लागि अध्यक्ष खनालको प्रतिवेदन सहित छवटा एजेन्डा तय गरिएको छ केन्द्रीय सदस्य मनोनयनका विषयलाई आजको बैठकले अनुमोदन गरे गरेपछि मात्रै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो नवलपरासी मैनाघाटको सरस्वती उच्च माविमा दुईवटा तुल बम भेटिएको छ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरणको लागि खटिएको एकीकृत घुम्ती टोलीलाई लक्षित गरी बम राखिएको प्रहरीले जनाएको छ विद्यालयको अफिस कोठा र सात कक्षाको पढाइ हुने कोठाको ढोकामा सुतरी र तारले बेरेको वस्तु बम देखेर झुन्डाइएको घुम्ती टोलीले जनाएको छ विद्यालय वरपर भेटिएको पर्सामा चार दलीय गठबन्धनको विरोध र पैंतिस लाख भारतीयलाई नागरिकता दिने षड्यन्त्र भएकाले त्यसको विरोधमा बम राखिएको लेखिएको घुम्ती टोलीका संयोजक टिकाराम वाग्ले बताउनुभयो पाकिस्तानी कैदी सन्नाउल्ला हकको भारतको चण्डीगढमा उपचारकै क्रममा मृत्यु भएको छ चण्डीगढको पीजीआईमा उपचारको क्रममा आज बिहान पाउने छ बजे हकको मृत्यु भएको भारतीय संसार माध्यमले जनाएका छन् स्थानीय एक पत्रकारले दिएको जानकारी अनुसार उनको मृत्यु शरीरका अधिकांश काम गर्न बन्द भएपछि भएको हो उनको स्वास्थ्य अवस्था निकै खराब भएपछि चिकित्सकको विशेष निगरानीमा राखिएको थियो अझै पनि हकको पोस्टमार्टम कहाँ हुने भन्ने बारे भने तय भएको छैन र काठमाडौँमा जारी एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल र मलेसियाको एर्सिम क्लबबीच प्रतिस्पर्धा हुँदैछ खेल बेलुकी छ बजेर दस मिनट जाँदा दशरथ रङ्गशालामा हुँदैछ समूह एमा रहेका सबै क्लबको बराबरी अङ्क रहेकाले आजको खेल नेपालले जित्नै पर्नेछ यसअघिको खेलमा नेपालले बङ्गलादेशको अबहानी क्लबसँग एक एकको बराबरी खेलेको थियो यस्तै एर्सिम क्लब पनि चाइनिज ताइपेको ताइवान पावर कम्पनीसँग बराबरीमा रोकिएको थियो त्यसैले आजको खेल नजितेमा फाइनलमा पुग्ने नेपालको सम्भावना कम हुनेछ समूह एकै अर्को खेलमा आज दिउँसो सवा तीन बजे ताइवान पावर कम्पनी र अबहानी क्लबबीच प्रतिस्पर्धा हुनेछ हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी